सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP मार्फत एकैसाथ प्रसारण भइरहेको दिउँसो दुई बजेको अर्पण समाचारमा तपाईँलाई स्वागत छ म अनिता अरियाल समाचार सुरु गरौँ प्रमुख समाचारका शीर्षकहरूबाट असार आठ गते उपचुनाव हुने क्षेत्रमा तीन दिन सार्वजनिक विधा भोलिदेखि आठ गतेसम्म मदिरा मदिराजन्य वस्तुको उत्पादन ओसार पसार बेचबिखन र सेवन गर्न निषेध देशमा रहेका समस्याको समाधान कङ्ग्रेसले मात्र गर्न सक्ने नेपाली कङ्ग्रेसका केन्द्रीय सदस्य महतको दावी कङ्ग्रेससँग सरकार सञ्चालनमा केही विमति देखिए पनि संविधान नबन्दासम्म साझेदारी कायम रहने नेकपा एमालेका महासचिव ईश्वर पोखरेलको स्पष्टोक्ति भारत र रुसबीच प्रमाणिक सहयोग तथा ऊर्जा सुरक्षा सहितका विषयमा छलफल बर्ड फ्लूको जोखिममा रहेको एसियामा खतरनाक क्षेत्र पहिचान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 रहने मन्त्रालयले जनाएको छ यसैबीच जिल्ला प्रशासन कार्यालय काठमाडौँले क्षेत्र नम्बर दुईमा भोलिदेखि आठ गतेसम्म मदिराजन्य वस्तुको उत्पादन ओसार पसार बेचबिखण्ड सेवन गर्न निषेध गर्दै उल्लङ्घन गर्नेलाई कारवाही गर्ने चेतावनी दिएको छ त्यस्तै वैध हतियारको ओसार पसारमा पनि प्रशासनले रोक लगाएको छ मतदान हुने दिन असार आठ गते बिहान पाँच बजेदेखि बेलुकी सात बजेसम्म काठमाडौँको क्षेत्र नम्बर दुईभित्र प्रवेश गर्ने सबै नाकाबाट अनुमति लिएका बाहेक अरू सवारी साधनमा समेत रोक लगाएको छ नेपाली कंग्रेसका केन्द्रीय सदस्य डाक्टर प्रकाश शरण महतले देशमा रहेका समस्याको समाधान नेपाली कंग्रेसले मात्रै गर्न सक्ने बताउनु भएको छ आज बिहान भरतपुरमा भएको कार्यकर्ता भेटघाटका क्रममा उहाँले अन्य राजनीतिक दलको अवस्था र क्षमता जनताले हेरिसकेकाले अब कङ्ग्रेसले मात्रै निकास दिन सक्ने बताउनु भएको छ चितोवनको क्षेत्र नम्बर चारमा चुनावी कार्यक्रममा सक्रिय हुनुभएका उहाँले नेपालीको समस्या पहिचान त्यसको समाधान गर्न सक्ने खुबी जनताले कङ्ग्रेसमा देखिसकेकाले कङ्ग्रेसप्रति जनताको विश्वास बढेको बताउनु भएको छ यही असार आठ गते हुने चारवटा उपनिर्वाचन नेपाली कङ्ग्रेसका उम्मेद्वारले भारी मतले जित्ने ठोकुवा गर्नुभएको छ नेता महतले देशमा रहेको सुकुम्बासी समस्याको समाधान महिला आदिवासी जनजातिको उत्थान र विकास रोजगारीको सृजना स्वास्थ्यमा सबैको पहुँच निशुल्क शिक्षाको प्रबन्धका लागि नेपाली कङ्ग्रेस दीर्घकालीन योजनामा लागिसकेकाले सबैले महसुस गर्ने गरी कार्यक्रम चाँडै आउने बताउनु भएको छ यसअघि नेपाली कङ्ग्रेसको आयोजनामा हिजो साँझ भएको चुनावी सभामा उहाँले समयमा नै संविधान निर्माणमा कङ्ग्रेस प्रतिबद्ध रहेको र संविधान बनेर छाड्ने दृढता व्यक्त गर्नुभयो कङ्ग्रेसका युवा नेता धनराज गुरुङले कङ्ग्रेसले सधैँ महिलालाई उच्च सम्मान गर्ने बताउँदै चितवन क्षेत्र नम्बर चारबाट दलित र जनजाति महिलालाई संविधान सभा सदस्य बनाउनु के महिलाप्रतिको सम्मान होइन भन्दै प्रश्न गर्नुभयो अर्का युवा नेता प्रदीप पौडेलले चितवनका मतदाताले विकास निर्माण चाहेको र त्यसका लागि रामकृष्ण घिमिरे भन्दा अर्को उपयुक्त उम्मेद्वार कोही हुन नसक्ने जिकिर गर्नुभयो नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले सत्ता साझेदार कङ्ग्रेससँग सरकार सञ्चालनमा केही विमति देखिए पनि लोकतान्त्रिक संविधान नबन्दासम्म साझेदारी सम्बन्ध कायमै रहने बताउनु भएको छ कञ्चनपुर सदरमुका महेन्द्रनगरमा आज प्रेस चौतारी कञ्चनपुरले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उहाँले नौ महाधिवेशनमा नेतृत्वका आकाङ्क्षी माधव कुमार नेपाललाई पद शक्तिशाली नेता बनाउन चाहेको बताउनु भएको छ उहाँले माधव नेपालले लामो समय पार्टी नेतृत्व हाँकेकाले उहाँ सम्मानपूर्वक बस्नुपर्ने बताउनु भएको छ नेपाललाई सम्मानका लागि पदविनाको शक्तिशाली नेता भएको हेर्न चाहन्छौँ उहाँले भन्नुभयो पार्टीका वरिष्ठ नेता भएकाले योग्यता र क्षमताका आधारमा भन्दा पनि लामो समय पार्टी नेतृत्व गरिसकेकाले आफ्नो सम्मानका लागि पनि नेतृत्व हस्तान्तरण गर्नुपर्नेमा महासचिव पोखरेलले जोड दिनुभयो एमालेको आठौँ महाधिवेशनमा वरिष्ठ नेता नेपालले केपी ओलीलाई नै सघाएकाले पनि नौ महाधिवेशनबाट ओलीको नेतृत्वमा सर्वसम्मत हुने पोखरेलले दावी गर्नुभएको छ उहाँले एमाले अध्यक्ष झलनाथ खनालले सहमतिमा जोड दिएकाले पनि नेतृत्व हस्तान्तरण सहमतिमै हुन सक्ने धारणा राख्नुभयो प्रधानमन्त्री सुशील कोइरालाको स्वास्थ्य परीक्षण आज हुने भएको छ उपचारका लागि तीन गति राति अमेरिका जानुभएका कोइरालाको अमेरिकाको म्यानहाट स्थित मेमोरियल सोलन केटरिङ क्यान्सर सेन्टरमा उपचार हुनेछ कोइरालाको फोक्सोमा देखिएको दागका विषयमा परीक्षण हुने उहाँको निजी सचिवालयले जनाएको छ प्रधानमन्त्री कोइरालाको स्वास्थ्य जाँचका क्रममा फोक्सोमा दाग देखिएपछि चिकित्सकको टोलीले काठमाडौँ बाहिरको अस्पतालमा उपचारका लागि सिफारिस गरेको हो मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षणका लागि लागू गर्न लागि बायोमेट्रिक प्रणालीले नेपाली कामदारलाई आर्थिक भार थपिने र नेपालबाट वर्षेनी करोडौँ रुपियाँ मलेसिया जाने देखिएपछि सरकार पुनर्विचार गर्न बाध्य भएको छ मलेसियन एजेन्ट र नेपाल स्वास्थ्य व्यवसाय महासङ्घ बीच करोडौँ रुपियाँ कमिसनको चलखेल भएपछि श्रम मन्त्रालयले यो प्रणाली लागू गर्न सैद्धान्तिक स्वीकृति दिएको थियो यो प्रणाली लागू गरिएमा नेपाली कामदारले कम्तीमा सत्र हजार रुपियाँ स्वास्थ्य परीक्षणकै नाममा तिर्नुपर्ने वर्षेनी तीस करोडभन्दा बढी रकम मलेसिया जाने दुई सय उनानब्बेवटा स्वास्थ्य संस्थाहरू बन्द हुने अवस्था देखिएपछि सरकारमाथि पुनर्विचारको दबाव परेको छ यो निर्णय विरुद्ध स्वास्थ्य व्यवसायी रोज वैदेशिक रोजगार व्यवसायीहरू आन्दोलित बनेका छन् बायोमेट्रिक प्रणालीबारे विवाद भएपछि परराष्ट्र मन्त्रालयले श्रम मन्त्रालयसँग सुझाव मागेको थियो तर बायोमेट्रिक प्रणाली लागू गर्नका लागि नेपाल सरकारले मलेसिया सरकारसँग चा पाँचवटा शर्त राखेको श्रम मन्त्रालयका एक अधिकारीले बताएका छन् जसमा बायोमेट्रिक लागू गर्दा आवश्यक पर्ने सफ्टवेयर मलेसिया सरकारले निशुल्क दिनुपर्ने स्वास्थ्य परीक्षण शुल्क नेपाल सरकारले तोकी अनुसार हुनुपर्ने अतिरिक्त शुल्क लिन नहुने स्वास्थ्य परीक्षणको गुणस्तरमा सम्झौता नहुने र बायोमेट्रिक लागू गर्न खोजिएका सबै मुलुकमा एकैचोटि लागू हुनुपर्ने शर्त अगाडि सारिएका छन् यस वर्षको मनसुन सङ्घारमै आइपुगेको मौसमविदले बताएका छन् देशभरको मौसम बदली भएको र शुक्रबार वा शनिबार मनसुन प्रवेश हुने सङ्केत देखिएको मौसमविद वरुण पौडेलले बताउनु भएको छ बङ्गालको खाडीबाट आउने वायुको प्रभाव बलियो र स्थायी प्रकृतिको भएपछि तथा पश्चिमी वायु कमजोर बनेपछि मात्रै औपचारिक रूपमा मनसुन भित्रिएको घोषणा गरिन्छ सामान्यतया जुन दसको आसपासमा मनसुन सुरु हुने भए पनि यो वर्ष भने ढिलाइ भएको हो अब पालो अर्पण जनआवाजको अर्पण जनआवाजमा हाम्रो प्रश्न छ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 तथा चौथो आणविक संयन्त्र स्थापना गर्ने विषयमा एक सम्झौतामा हस्ताक्षर हुने अनुमान गरिएको छ भारतीय विदेश मामिला मन्त्री सुषमा स्वराज र रसियाली प्रधानमन्त्री दिमित्री रोजोन बीच द्विपक्षीय विषयमा वार्ता भएको अधिकारीहरूले बताएका छन् रसियाली प्रधानमन्त्री राज रागोजिन भारतको दुई दिने भ्रमणमा नयाँ दिल्लीमा रहनु भएको छ उहाँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा रसियाली राष्ट्रपति भ्लादिमिर बीच यस वर्षका लागि तय भएको वार्षिक शिखर बैठकको तयारीका विषयमा छलफल गर्न नयाँ दिल्ली पुग्नु भएको हो वैज्ञानिकहरूले बर्ड फ्लूको जोखिममा रहेको एसियामा खतरनाक क्षेत्र पहिचान भएको बताएका छन् अमेरिका बेलायत चीन बेल्जियम सेनेगल र भियतनामका वैज्ञानिकहरूले बर्ड फ्लूका भाइरस सजिलै फैलन र बाँच्न सक्ने अध्ययनबाट पत्ता लागेको भन्दै चीन बङ्गलादेश भारत भियतनाम लगायतका क्षेत्र जोखिमपूर्ण देखिएको बताएका छन् एच सेभेन एन नाइन भाइरसको सङ्क्रमण पन्छीबाट मान्छेमा सरेको पहिलोपल्ट सन् दुई हजार तेह्रमा चीनमा पुष्टि भएको हो यो भाइरसबाट चीनमा चार सय तेत्तिसजना सङ्क्रमित भएकोमा बैसठीजनाको ज्यान गइसकेको छ वैज्ञानिकहरूले एसियाली क्षेत्रका आठ हजार पोल्ट्री बजारको निरीक्षणपछि जोखिमयुक्त क्षेत्रको पहिचान गरिएको बताएका छन् बङ्गलादेश उत्तर भारत भियतनामको मेकोङ र रेड रिभर डेल्टा इन्डोनेसिया र फिलिपिन्सका टापु क्षेत्र जोखिम क्षेत्रका रूपमा पहिचान भएका छन् र खेल समाचार विश्वकप क्रिकेटमा नेदरल्यान्डले लगातार जो दोस्रो जित हासिल गरेको छ चार वर्ष अघिको उपविजेता नेदरल्यान्डले रातिको दोस्रो खेलमा अस्ट्रेलियालाई तिन दुईले पाखा लगाएको हो जितसँगै छ अङ्क जोडेको नेदरल्यान्ड समूह सी अन्तर्गत विश्वकप फुटबलको नट आउट चरणमा पुग्ने पक्का भएको छ खेलमा नेदरल्यान्डले बिसौँ मिनटमा आर्जेन रोबिनको गोलबाट अग्रता लिएको हो त्यसको एक मिनटमै अस्ट्रेलियाले गोल फर्काए पनि अन्तिममा भने अस्ट्रेलियाले पराजय भोग्यो यस्तै आज बिहान भएको खेलमा चिलीले स्पेनलाई हराएको छ जितसँगै चिली पनि नेदरल्यान्डसँगै अन्तिम सोह्रमा पुग्नेछ आज बिहान सकिएको अर्को खेलमा क्रोएसियाले क्यामरुनमाथि शानदार जित हासिल गरेको छ दस खेलाडीमा सीमित क्यामरुनले क्रोएसियासँग शून्यका विरुद्ध चार गोल खाएको हो यसैबीच आज राति र भोलि बिहान तीनवटा खेल हुँदैछ पहिलो खेलमा कोलम्बिया विरुद्ध आइभोरी कोस्ट दोस्रोमा उरुग्वे विरुद्ध इङ्ल्यान्ड र तेस्रो खेलमा जापान र ग्रिस भेट्दैछन् दिउँसो दुई बजेको अर्पण समाचारबाट बिताउनु अघि प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक असार आठ गते चुनाव हुने क्षेत्रमा तीन दिन सार्वजनिक विधा भोलिदेखि आठ गतेसम्म मदिरा जन्य वस्तुको उत्पादन ओसार पसार र सेवन गर्न निषेध देशमा रहेका समस्याको समाधान कङ्ग्रेसले मात्र गर्न सक्ने नेपाली कङ्ग्रेसका केन्द्रीय सदस्य महतको दावी कङ्ग्रेससँग सरकार सञ्चालनमा केही विमति देखिए पनि संविधान नबन्दासम्म साझेदारी कायम रहने नेकपा एमालेका महासचिव ईश्वर पोखरेलको स्पष्टोक्ति भारत र रुसबीच परमाणविक सहयोग तथा ऊर्जा सुरक्षा सहितका विषयमा छलफल बर्ड फ्लूको जोखिममा रहेको एसियामा खतरनाक क्षेत्र पहिचान र विश्वकप फुटबलमा नेदरल्यान्डको दोस्रो जित स्पेन र क्यामरुन बाहिरिए हवस् त दिउँसो दुई बजेको अर्पण समाचार सकियो अनिता अर्याल विदा भए नमस्कार यस अर्पण समाचारको साथमा जय